जब जब नेपाली गीत सङ्गीतको बारेमा सोचिन्छ या चर्चा सुरु हुन्छ नारायण गोपालको नामसँगै जोडिएर आउँछ मङ्सिर उन्नाइस अर्थात् डिसेम्बर चार तारिक स्वर सम्राट नारायण गोपाल यस लोकबाट विदा भएको तेइस वर्ष भइसकेको छ तैपनि उनका गीतहरू आज पनि सर्वाधिक सुनिने र मन पराउने गीतमा पर्छन् स्वर्गकी रानी माया कि खानी आँखाको भाका आँखैले मलाई नसोध कहाँ दुख्छ घाउ जस्ता सयौं कालजय गीत गाउनुभएका नारायण गोपाल गुरुवाचार्यको जन्म विक्रम सम्मत उन्नाइस सय छ्यानब्बेमा काठमाडौँको किलागलमा भएको थियो नारायण गोपाल आज यस लोकमा हुनुहुन्न तर उहाँका सिर्जना जीवित छन् उहाँको स्वर जीवित छ त्यो स्वर जसमा अद्भुत मिठास र गम्भीरता थियो मान्छेको माया प्रेम र विरहका मर्म स्पर्शी भावहरू उहाँको स्वरमा सर्लक अटाएका थिए र नै उहाँ यस लोकबाट विदा भएर जाँदा लाखौँ नेपालीको आँखा रसाएका थिए मायाले जिन्दगीमा आफ्ना पिता आशा गोपाल गुरुवाचार्यको प्रेरणाले संगीतमा लागेका नारायण गोपाल आधुनिक गीतको धार समाएपछि नेपाली संगीतमा पाँच सय भन्दा बढी गीतमा स्वर र तीन सय जति गीतमा संगीत दिनुभएको छ स्वर सम्राट नारायण गोपालको एकाउन्न वर्ष यात्रामा उहाँले थुप्रै मान सम्मान पद तथा प्रमाण पत्र बटुल्न सफल हुनुहुन्छ नारायण गोपालले स्वर सम्राटका रूपमा विशिष्टता पाउनु भए पनि उहाँको जीवनको पहिलो पुरस्कार भने संगीत विधाका लागि मिलेको थियो दुई सालमा रेडियो नेपालले प्रदान गरेको सर्वोत्तम संगीतकारको पुरस्कार नै उहाँको जीवनको पहिलो पुरस्कार हो पहिलो पल्ट नारायण गोपाललाई स्वर सम्राट भन्ने व्यक्ति कवि भूपी शेरसन हुनुहुन्छ दुई सालमा पोखराको एक कार्यक्रममा भूपीले नारायण गोपाललाई स्वर सम्राट भनेर सम्बोधन गर्नु भएको थियो पछि गोर्खा दक्षिण बाहु दिँदा राजाले पनि स्वर सम्राट नै भनेर सम्बोधन गर्नुभयो यसरी नारायण गोपाल निर्विवाद स्वर सम्राट हुनुभयो नेवारी कुलमा जन्मिनु भएका नारायण गोपाल खानामा निकै शौखिन हुनुहुन्थ्यो प्राय आफूलाई मनपर्ने परिकार आफै बनाउन मन पराउने नारायण गोपाललाई अमिलो पिरो दुध घिउ साह्रै मन पर्थ्यो स्वर बिग्रन्छ भनेर उहाँले यसलाई कहिले पनि छोड्नु भएन गायक प्रेम ध्वज प्रधान तेह्र सालतिरको कुरा सम्झँदै भन्नुहुन्छ त्यति बेला बाह्र तेह्र जनाको समूह थियो पालै पालो गाउने अनि बजाउने गर्दा जब नारायण गोपालको पालो आउँथ्यो उहाँ गाउन लजाउनुहुन्थ्यो मात्र बजाइरहनुहुन्थ्यो पन्सीको पंखमा धरतीको याद आयो गीत गाएर उहाँले स्वर परीक्षा पास गर्नुभयो नारायण गोपाल युगल गीत गाउन पनि लजाउनुहुन्थ्यो रत्न शमशेर थापाको शब्दमा सुरुतिरे आफ्नो संगीतमा तारादेवीसँग मिलेर गाउनु भएको एकांशा थत्तीमा यो वैश्व जान लाग्यो बोलको गीत एक अर्कालाई नहेरिकन गाइएको गीत हो जाँदैन बाचा खेरा पर्खाले नआउला एक अर्कालाई समेत नहेरिकन गाइएको यो गीत पछि निकै चर्चामा आयो नारायण गोपाल एक दिन रेडियो नेपाल पुग्नुभयो गीत नबचेर होइन बढी बजेर उहाँको यो सम्झने मन छ बोलको गीत रेडियोमा बढी बज्न थालेपछि उहाँले रेडियोमै गएर कृपया मेरो एउटै गीतलाई धेरै पटक नबजाइदिनु होला भनेर आग्रह गर्नुभएको थियो नेपाली आधुनिक संगीतका पर्यावाची स्वर सम्राट नारायण गोपालले औपचारिक रूपमा कसैबाट पनि संगीतको शिक्षा लिनु भएन आफ्नै पितालाई प्रेरणाको रूपमा लिनुहुने नारायण गोपालले मानविकी शास्त्रमा स्नाकोत्तर गर्नुभएको थियो भने संगीत पढ्न भारतको बडुता जानु भए पनि अध्ययन नसकी फर्किनु भएको थियो पप गीतको औपचारिक सुरुवात ओम विक्रम विष्टबाट भएको मानिए पनि नारायण गोपाललाई सुरुमा पप गीत गाएको भने आलोचना पनि गरिएको थियो हुन पनि नारायण गोपालको सुरुवात भारततिरको रेकर्ड गरिएका गीतहरू पप शैलीको नै पाइन्छ जस्तै स्वर्गकी रानी भो भो मलाई नसोध नारायण गोपाल स्वाभिमानी गायक हुनुहुन्थ्यो आफूलाई मन नपरेपछि कसैसँग पनि डराउनु हुन्नथ्यो गीतकार काली प्रसाद रिजाल एक घटना सम्झँदै भन्नुहुन्छ नारायण गोपालले गीत मन परेन भनेर च्यातिदिनुहुन्थ्यो त्यसैले गीत लेखेर दिन पनि डर हुन्थ्यो उहाँले दुई हजार तेइस सालमा रेडियो नेपालबाट सर्वोत्तम संगीतकार पुरस्कार पाउनुभयो दुई हजार चौबिस सालमा सर्वोत्तम गायक दुई हजार उन्चालिस सालमा रत्न रेकर्ड पुरस्कार दुई हजार सालमा गोर्खा दक्षिण बाहु चौथो दुई सालमा इन्द्र राज्य लक्ष्मी प्रज्ञा पुरस्कार पाउनुभयो दुई हजार चौवालिस सालमा पुरस्कार दुई सालमा जगदम्मा श्री दुई सालमा उर्वर्षी रंग दुई सालमा मरणोप्रान्त त्रिशक्ति पद तेस्रो जस्ता दर्जनौ पुरस्कार प्राप्त गर्नुभएको थियो एक दिन नारायण गोपाललाई कसैले सोधेछ राम्रो स्वर हुने गायिकालाई कोइली भनिन्छ भने गायकलाई के भनिन्छ प्रश्न नसकिँदै जवाब दिनुभएछ कोइला साँच्चै नारायण गोपालको मोटो रक्सी र सुरुटले कोइला जस्तै भइसकेको थियो त्यसैले एकाउन्न वर्षको उमेरमै उहाँको निधन भयो र नेपाली संगीतको एउटा अध्याय यसरी बन्द भयो दुई हजार सडचालिस मङ्सिर उन्नाइस गते मृत्यु सबैको नियति हो तर पनि जसले आफू बाँचेको समाज र देशका निम्ति योगदान दिएको छ ऊ नै सच्चा सपुत कहलाउँछ त्यसैले नारायण गोपाल नेपाल आमाका सच्चा सपूत हुन् नेपाली संगीतमा उहाँको नाम सधैँ श्रद्धापूर्वक लिइनेछ उहाँको तेइसौँ पुण्य स्मृतिमा उहाँप्रति हार्दिक श्रद्धा सुमन मतलाली गुरासो भएछु मतलाली गुरासो भएछु भरि मनभरि पुलिदिन्छु मनभरि